यो बीबीसी नेपाली सेवा हो कार्यक्रमबाट जितेन्द्र राउतको नमस्कार आज कार्यक्रममा सहमति जुट्न नसक्दा चार राजनीतिक शक्तिद्वारा चुनावी कानूनलाई अन्तिम रूप दिने जिम्मा सरकारलाई अब निर्वाचन ऐनलाई अन्तिम रूप दिने मिति घोषणा गर्नको लागि सरकारलाई बाटो खुल्यो त्यसकारण निर्वाचन मंगिरको पहिलो हप्ताभित्र हुनेछ सहमतिको खोजीमा भएको ढिलाइका सम्बन्धमा उच्चस्तरीय स्तरीय राजनैतिक समितिका संयोजक चलनाथ खनालसँगको कुराकानी कतिपय कुरामा हामीले सहमति पनि गर्यौं कुनै कुनै कुरामा असहमति रहे बाँकी रहेका कुराहरू मात्र हामीले सरकार लिएको अन्तर्राष्ट्रिय प्रसंगमा एकजना भूतपूर्व गुप्तचर कर्मचारीले गोप्य जानकारीहरू अनधिकृत रूपमा सार्वजनिक गरेको विषयमा अमेरिकी कानून मन्त्रालयद्वारा अनुसन्धान शुरू र भारतमा एकजना वरिष्ठ राजनीतिज्ञ लालकृष्ण आडवाणीद्वारा भारतीय जनता पार्टीका आफ्ना सबै पदहरूबाट राजीनामा तर शुरूमा आजका प्रमुख विश्व समाचार लन्डनबाट भगीरथ योगीबाट समाचार सुन्नुहोस् संयुक्त राज्य अमेरिकाको न्याय मन्त्रालयले करारमा नियुक्त गरिएका एकजना अमेरिकी गुप्तचर अधिकारीले अनधिकृत रूपमा गोप्य सूचना चुहाएको बारे छानबिन शुरू गरेको छ गत साता अमेरिकी गुप्तचर निकायहरूले करोड़ौं मानिसहरूको फोन इमेल तथा अन्य संचारको अनुगमन गरिरहेका समाचार प्रकाशित भएको थियो एडवर्ड स्नोदेनले आफूले उक्त सूचना पत्रकारहरूलाई दिएको स्वेच्छाले स्वीकारेका छन् स्नोदेनसँग कुरा गरेका दि गार्डियन समाचार पत्रका वाशिङटन ब्यूरो प्रमुख इवेन म्याकास्किलले भने उनलाई यसको परिणामबारे थाहा छ उनलाई थाहा छ उनले आफ्नो बाँकी जीवन जेलमा बिताउनु पर्ने हुन सक्छ उनले नैतिकताको आधारमा सचेत भएर यो निर्णय लिएका हुन् एकजना ब्रिटिश पत्रकारको भनाई अमेरिकी गुप्तचर अधिकारीहरूले त्यसरी गोप्य रूपमा सूचना प्राप्त गर्ने काम कानून सम्मत भएको दावी गरेका छन् दक्षिण अफ्रिकी सरकारले भूतपूर्व राष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्य स्थितिमा कुनै सुधार नआएको जनाएको छ चौरानब्बे वर्षीय मण्डेलाले प्रिटोरिया स्थित एउटा अस्पतालमा तेस्रो रात बिताएका छन् फोक्सोको संक्रमणबाट पीड़ित उनलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ दक्षिण अफ्रिकाको राष्ट्रपति कार्यालयका एकजना प्रवक्ता म्याक महाराजले भने अहिले मेरो विचारमा हाम्रो इच्छा र प्राथमिकता भूतपूर्व राष्ट्रपति मण्डेलाको उपचारमा संलग्न चिकित्सकीय टोलीलाई आफ्नो काममा दत्तचित्त भएर लाग्ने अवसर दिने नै हुनुपर्छ जस्तो लाग्छ दक्षिण अफ्रिकाको राष्ट्रपति राष्ट्रपतीय कार्यालयका प्रवक्ताको भनाई मण्डेलाकी भूतपूर्व पत्नी विनी मण्डेलालाई भेट्न अस्पताल पुगेकी छिन् उनकी जेठी छोरी तथा अर्जेन्टिनाका लागि दक्षिण अफ्रिकी राजदूत जेनानी मण्डेला द्रामिनी पनि स्वदेश फर्किएकी छिन् इराकको राजधानी बगदाद भन्दा उत्तरतर्फ रहेको एउटा बजारमा गराइएका श्रृंखलाबद्ध हमलाहरूमा कम्तीमा जनाको ज्यान गएको छ अधिकारीहरूले बकुबा नजिकैको थोक व्यापार गरिने सो बजारमा तीनवटा बम विस्फोटन गराइएको जनाएका छनृ चालिस भन्दा बढ़ी अन्य घाइते भएका छन् सिया बहुल इलाकामा ती विस्फोटहरू गराइएका थिए संवाददाताहरू भन्छन् ती विस्फोटनको कसैले जिम्मा लिएको छैन तर इराकमा साम्प्रदायिक हिंसा चर्कन्दै जाँदा सुन्नी उग्रवादीहरूले ती हमला गराएको हुन सक्ने आशंका गरिएको छ श्रीलंकाली अधिकारीहरूले देशको पश्चिममा शुक्रबार तथा शनिबार आएको समुद्री आँधीमा परि कम्तीमा चालिस जनाको ज्यान गएको बताएका छनृ झण्डै तीसजना घाइते भएका थिए र अरू तीसजना हराइरहेका छन् श्रीलंकाली वायु सेवा तथा नौसेनाले उद्धार कार्यवाही सञ्चालन गरिरहेका छन् अधिकारीहरूले उक्त आँधीका बारे समुद्रमा माछा मारिरहेका माझीहरूलाई समयमै सूचना दिइएको थियो वा थिएन भन्ने पत्ता लगाउन एउटा जाँचबुझ आयोग गठन गरिएको छ एकजना वरिष्ठ भारतीय राजनीतिज्ञ लालकृष्ण आडवाणीले दक्षिणपन्थी भारतीय जनता पार्टीको सबै पदहरूबाट राजीनामा दिएका छन् उनको दल भाजपाले एकजना विवादास्पद राजनीतिज्ञ नरेन्द्र मोदीलाई भारतमा आउँदो वर्ष हुन गइरहेको आम चुनावमा पार्टीको चुनावी अभियान प्रमुखमा नियुक्त गरेको एक दिनपछि आडवाणीले आफ्नो पदबाट राजीनामा दिएका हुनृ र अफगानिस्तानको कन्दाहार प्रान्तका गवर्नरले तालिबान लडाकुहरूले जासुसी गरेको आरोपमा दुईजना बालकहरूको टाउको काटिदिएको बीबीसीलाई जनाएका छन् मारिनेहरूमध्ये एकजना दश वर्षीय बालकले झारी जिल्लामा प्रहरीले बाँडेको खाना लिएको बताइएको छ गवर्नरले टाउको छिनालेर हत्या गर्ने काम अमानवीय र इस्लाम धर्म विरोधी भएको बताएका छन् तालिबानका एकजना प्रवक्ताले सो घटनामा आफूहरूको संलग्नता नरहेको दावी गरेका छन् यो बीबीसी नेपाली सेवा हो Thank you. चुनावी सरकार बनेको झण्डै तीन महिनासम्म आपसी विवाद मिलाउन विफल मुख्य चार राजनीतिक शक्तिले अन्तत निर्वाचन कानूनलाई अन्तिम रूप दिने जिम्मा सरकारलाई दिएका छन् दलहरूबीच संविधान सभामा समानुपातिकतर्फ निर्वाचित हुन आवश्यक न्यूनतम मत प्रतिशत अर्थात थ्रेस होल्ड राख्ने कि नराख्ने फौजदारी कसुरमा सजाय पाएका व्यक्तिहरूलाई चुनाव लड्न दिने या नदिने लगायत विषयमा विवाद थियो सरकारका प्रवक्ताले अब छिट्टै चुनावी कानूनलाई अन्तिम रूप दिएर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने र चुनावको मिति घोषणा गर्ने बताएका छनृ रिपोर्ट सोमबार दिउँसो बसेको उच्चस्तरीय राजनैतिक समितिको बैठकमा दलका शीर्ष नेताहरूले मंगिरमा चुनाव गराउन अपरिहार्य ठानिएको एउटा चुनावी कानूनका कतिपय विवादित प्रावधानमा फेरि पनि सहमति जुटाउन सकेनन् तर बैठक बिना निष्कर्ष सकियो भनेर सधैँ एउटै रट लगाएर बाहिर निस्कने दलका नेताहरूले आज चाहिँ कानूनबारे अन्तिम निर्णय गर्ने जिम्मा सरकारलाई दिएको निर्णय सुनाए समितिको बैठक लगत्तै विराटनगर पुगेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले दलहरूको निर्णयले मंगिरमा चुनावको बाटो खोलेको बताए अब निर्वाचन ऐनलाई अन्तिम रूप दिने मिति घोषणा गर्नको लागि सरकारलाई बाटो खुल्यो त्यसकारण निर्वाचन मंगिरको पहिलो हप्ताभित्र हुनेछ उच्चस्तरीय समितिको पछिल्लो निर्णय आएपछि अब सरकारले चुनावी कानून कहिलेसम्म बनाउला त सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री माधव पौडेल प्राथमिकताका साथ आज भोलि नै छलफल गर्न शुरू गर्छौं मन्त्री परिषदले यसलाई छलफल गरिसकेपछि हाम्रो धारणा बन्छ त्यसपछि यसलाई चाहिँ अन्तिम दिएर हामी अध्यादेशको रूपमा सम्मान्य राष्ट्रपतिजी समक्ष प्रमाणीकरणको लागि पठाउँछौँ साथसाथै हामी निर्वाचन आयोग पनि गठन गर्छौँ अनि त्यस पछाडि हामी मिति तय गर्छौँ निर्वाचन आयोगद्वारा प्रस्तावित कानूनमा खास गरी थ्रेसोल्डको प्रावधानमा दलहरू विभाजित थिए नेपाली कंग्रेस र नेकपा एमाले धेरै दलहरूको उपस्थितिका कारण पुरानो संविधान सभा अव्यवस्थित बनेको भन्दै दलहरूको संख्या सीमित गर्न थ्रेसोल्ड राख्नुपर्ने अड्डी लिएका थिए एकीकृत माओवादी र मधेसी मोर्चाले संविधान सभालाई समावेशी बनाउन थ्रेसोल्डको प्रावधान आवश्यक रहेको जनाएका थिए दुवै पक्षबीच कुरा नमिलेपछि अब निर्णय गर्ने जिम्मा पाएको सरकारले थ्रेसोल्ड राख्ने नराख्ने बारे प्रश्न जवाब दिएको छैन केही अघि साना र असन्तुष्ट दलहरूलाई चुनावमा सहभागी गराउन थ्रेसोल्डको प्रावधान हटाउन सकिने संकेत दिएको सरकारका प्रवक्ता पौडेल त्यस विषयमा अन्तिम टुङ्गो लागि नसकेको बताउँछन् म अहिले ठ्याक्कै भन्न सक्ने अवस्थामा छुइनँ किनभने यो मन्त्री परिषदमा यसबारे विधिवत भइसकेको छैन मुख्य दलहरूले भने सरकारको निर्णय जस्तो आए पनि मानेर जाने सहमति गरेको प्रचण्डले बताएका छन् सरकारको निर्णय थ्रेसोल्ड राख्ने भन्नेमा गयो भने पनि थ्रेसोल्ड राख्न हुँदैन भन्नेले आफ्नो पोजिसन जनतामा राख्दै तर यसलाई मानेर जान्छौं भन्ने कुरा आयो बडो राम्रो वातावरणमा सहमति गरेर आएको म अहिले मिल्न नसकेका दलहरू संविधान सभापछि बन्ने नयाँ संविधान अनुसार त्यसपछि बन्ने भनिएको व्यवस्थापिका संसदको चुनावका लागि भने दुईदेखि पाँच प्रतिशतसम्म थ्रेसोल्ड राख्न सहमत भएका छन् फडिन्द्र दाहाल बीबीसी काठमाडौँ यसै सिलसिलामा हाम्रा साथी महेश आचार्यले उच्चस्तरीय राजनैतिक समितिका संयोजक झलनाथ खनाललाई सम्पर्क गरी आखिर सरकारलाई नै जिम्मा दिनु रहेछ यतिका समय किन खेर फालेको भनी सोधेका थिए होइन हामीले राजनीतिक पार्टीहरूका बीचमा सहमति नभइकन त मुलुक चल्नै सक्दैन लोकतन्त्र चल्न सक्दैन त्यसै हुनाले राजनीतिक पार्टीहरूका बीचमा एक्सर्साइज गर्नु अत्यावश्यक थियो कतिपय कुरामा हामीले सहमति पनि गर्यौं कुनै कुनै कुरामा असहमति रहे बाँकी रहेका कुराहरू मात्र नहो हामीले सरकारलाई दिएको अरू धेरै कुरा त हामीले आफै नै मिलायौँ नि यहाँहरूले जति नै सहमति या एक्सर्साइजको नाम जपे पनि ए माओवादीले जे भन्यो त्यो हुने रहेछ आखिर अन्त्यमा गएर होइन आफ्ना आफ्ना अडानहरू छन् माओवादीका अडान पनि छन् हाम्रा अडान पनि छन् निर्वाचनको प्रक्रियामा छौँ हामी के कुरा सही हो भन्ने कुरा माओवादी फेरि पनि त मान्न बाध्य भयो नि हामीले चाहिँ नि होल्ड चाहिँदै चाहिँदैन भन्ने खालको उनीहरूको कुरा थियो तर होल्ड चाहिन्छ अर्को संविधान सभा पछि बन्ने नयाँ संविधानमा दुईदेखि पाँच प्रतिशत चाहिँ नि होल्ड राख्नुपर्छ भन्ने कुरामा त उनीहरू पनि सहमत भए त अब जस्तै यो लोकमान सिंहको नियुक्तिदेखि लिएर खिलराज रेग्मी नेतृत्वको सरकारको बनाउने विषयदेखि यिनमा त अब ए माओवादीले भने जस्तै भयो अब यहाँले त के गर्नुभयो भन्दाखेरि आफ्नो लाज छोप्नका लागि भनेर पार्टीबाट एउटा औपचारिक निर्णय गर्ने तर अन्त्यमा गएर जाँदाखेरि ए माओवादीकै निर्णयमा गएर ला छाप लगाउने त्यस्तो होइन हामीले जुन प्रकारको जुन निर्णय गरेका छौँ सर्वसम्मत ढङ्गले समग्रतालाई ध्यानमा राखेर निर्णय गरेका छौँ अब केही केही कुराहरू माओवादीले इनिसिएट गरेका जस्ता देखिए होलान् तर मुलुकको आवश्यकता जे हो त्यो आवश्यकता बमोजिम हामीले निर्णय गरेका छौँ अब थ्रेसोलकै विषयमा नि सरकार चाहिँ थ्रेसोलको विपक्षमा थियो त्यो हिसाबले त यो यो यो प्रसंगमा पनि ए माओवादीकै निर्णयकै पक्षमा भयो नि अब सरकारले के निर्णय गर्छ त्यो त उसको हेर्न बाँकी नै छ तर पनि हामीले आफ्ना कुराहरू अगाडि सार्छौ अब सरकारले पनि त्यो कुरा मानेन केही साना राजनीतिक पार्टीहरूलाई ल्याउनु पर्नेछ त्यस कारणले थ्रेसोल नराखौं भन्यो भने पनि हामी चाहिँ छौँ तर नि खनालज्यू मन्त्री परिषद अध्यक्ष स्वयंले तपाईँहरूसँगको बैठकका बेलामा चाहिँ यो थ्रेसोल्ड हटाउनु सुझाव दिएका थिए त्यो थाहा हुँदा आउँदा पनि यहाँले फेरि त्यस्तै निर्णय गर्ने जिम्मा रेग्मीलाई नै दिनु भनेको त यो परिणाम त स्वत स्पष्ट छ नि अब राजनीतिक पार्टीहरूको बीचमा सहमति भएन के गर्नुहुन्छ त एउटा विषयमै हामीले रगडेको रगडेकै रगडेको रगडेकै कैयौँ महिना भइसक्यो माओवादी मान्दैन माओवादीको कारणले चुनाव नहोलागि भन्ने डर भइसक्यो र मुलुकमा यदि चुनावै हुन सकेन भन्ने विचार गर्नुहोस् मङ्सिरमा चुनाव भएन भनेदेखि त यो मुलुकको लोकतन्त्र समाप्त हुन्छ त्यसो भने त तपाईँहरूको औचित्य के उच्चस्तरीय राजनीतिक समितिको औचित्य के यहाँहरू न निर्वाचन कानूनमा सहमति जुटाउन सक्ने न सरकार चलाउन सक्ने र यहाँले चाहिँ प्रधान न्यायाधीशको हातमा लगेर चाहिँ बुझाइदिने सत्ताको चाबी राजनीतिक दलहरूको औचित्यमाथि प्रश्न उठ्दैन धेरै कुराहरू छन् राजनीतिक विषयमा छलफल गर्नुपर्ने अनेकन विषयवस्तुहरू छन् खालि यो ऐन मात्र छैन ती अनेकन विषयवस्तुहरूमा छलफल गर्नको लागि यो उच्च स्तरीय राजनीतिक समितिको आवश्यकता छ कुनै कुनै कुरामा असहमति भयो त्यसमा अलि बढी मात्रामा चाहिँ माओवादीका कुराहरू देखिए कि भन्ने आधारमा यसको औचित्य समाप्त भयो भन्ने कुरा निष्कर्ष निकाल्नु मिल्दैन तर यहाँ स्वयंले नै लोकमान सिंह कार्कीको नियुक्ति प्रकरणमा के भन्नुभएको थियो भने अब उच्चस्तरीय राजनीतिक समितिको औचित्य सकियो भन्नुभएको थियो फेरि होइन मैले उच्चस्तरीय राजनीतिक समितिको औचित्य सकियो भन्दा कहिले पनि भनेको छैन म अहिले नै त्यसको खण्डन गर्न चाहन्छु म यो आवश्यकता ठानेर यो प्रस्ताव गर्ने नेतामध्ये एउटा हुँ यसलाई जारी राख्नुपर्छ तर तपाईँकै पार्टीले नै औपचारिक बैठकबाटै उच्च स्तरीय राजनीतिक समितिको औचित्यमाथि प्रश्न उठाएको होइन त प्रश्न उठाउने कारण बनेर प्रश्न उठाइएको हो तर एउटा कारणका आधारमा प्रश्न उठाइयो भन्ने बित्तिकै त्यसको औचित्य सिद्धियो भन्न मिल्दैन आफूलाई सहज हुँदा चाहिँ प्रश्न उठाउने आफूलाई असहज हुँदा चाहिँ प्रश्न नउठाउने फेरि यो त यहाँको फेरि त्यो ढुलबुलै चरित्र भयो नि फेरि जुनसुकै संस्थाले पनि ठिक ढङ्गको काम गर्यो भने त्यसले प्रशंसा पाउँछ र बेठिक ढङ्गको काम गर्यो भने त्यसले चाहिँ नि आलोचना खप्रो पार्ने स्थिति हुन्छ त्यो अहिलेको स्तरीय राजनीतिक समितिको कुरा पनि त्यही नै हो उनी थिए एमालेका अध्यक्ष जलनाथ खनाल महेश आचार्यसँग कुराकानी गर्दै अब एउटा संक्षिप्त प्रसंग सर्वोच्च अदालतले लैंगिक अल्पसंख्यक तेस्रो लिंगीहरूको लैंगिक पहिचान खोल्ने गरी राहदानी दिन मिल्ने गरी विद्यमान नियममा आवश्यक फेरबदल गर्न सरकारलाई निर्देशनात्मक आदेश दियो दिएको छ सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलका अनुसार न्यायाधीशद्वय सुशीला कार्की र वैद्यनाथ उपाध्यायको इजलासले तेस्रो लिंगीको लैंगिक पहिचान खोल्ने गरी उनीहरूलाई राहदानी अर्थात पासपोर्ट दिन मिल्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको हो तेस्रो लिंगीहरूले नागरिकतामा आफ्नो लिंग खोलाउने व्यवस्था भए पनि पासपोर्टमा त्यो व्यवस्था नभएकोले दिल बुदुजाले सर्वोच्चमा रिट निवेदन दिएका थिए अब श्रोताका प्रतिक्रिया प्रस्तुत गर्दैछन् साथीहरू सञ्जय ढकाल र महेश आचार्य हिजोको साझा सवाल सुनेर हाल अफगानिस्तानमा रहेका करण बोखरा लेख्छन् विद्यार्थी नेताहरूले सहभागीहरूले सोधेका प्रश्नका चित्त बुझ्दो जवाब दिन नसक्दा लाग्थ्यो गुणस्तरीय र मर्यादित शैक्षिक वातावरणको नाराले भित्ता रंगाउने अनि पारदर्शी र भ्रष्टाचार मुक्त सुबीको मुद्दा उठाउने क्रान्ति र अग्रगमनका पक्षमा छौं भनेर चर्को भाषण गर्ने उनीहरूको हरकतले सोबिउ र विद्यार्थी आन्दोलनको विगतको इतिहासलाई गिज्याएको जस्तो महसुस भयो त्यस्तै मुडबरा डोटीका खेमराज जोशी भन्छन् विद्यार्थी संगठनहरू सोबियु चुनावको परिणाम आफ्नो पक्षमा ल्याउन अवैधानिक कदम चालेको कुरा प्रष्ट भएको छ यदि विद्यार्थी संगठनका नेताहरू विद्यार्थीका मागप्रति चासो नदेखाउने र आफ्नो स्वार्थ मात्र पूरा गर्ने गर्दछन् भने नेता मात्रै जन्माउने सोभिको चुनाव नै नगर्दा के आपत्ति भएर दाङ घोराईबाट गोपाल भूषाल अभिलाषी लेख्छन् नेपाल सरकारले निजामती सेवा संशोधन गरेर स्वत बडुवाको मापदण्ड राखिएको चौविस घ अनुसार बडुवा भएका कर्मचारीलाई बडुवा भएको पदमा समायोजन नहुन्जेल जहाँको तै काम गर्ने भनिएको छ एउटै कार्यालयमा एउटै पदका धेरै कर्मचारी रहँदा पदाधिकारको समस्या छ यो समस्या छिटै समाधान गर्न विगतको जस्तै स्वैच्छिक अवकाश खोलेर रिक्त स्थानमा पदस्थापन गर्दा सहज हुने देखिन्छ साहिलेक बैतरीबाट संगीता बोकटीको भनाई छ दुर्गम जिल्लाका केही सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो ठाउँमा खेताला राखेर रा, आफू चाहिँ गैर सरकारी संस्था चलाउने परियोजनाहरूमा काम गर्ने जस्ता गतिविधि गरिरहेका छन् स्थानीय शिक्षक संगठन राजनीतिक दल र शिक्षा कार्यालयको आर्थिक चलखेलले गर्दा अहिलेसम्म उनीहरूलाई कार्यवाही हुन सकेको छैन हाम्रो कार्यक्रम तपाईँ हाम्रो वेबसाइट डब्लूब्लूब्लू डट बीबीसी नेपाली डट कममा गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ हाम्रा कार्यक्रमहरूका बारेमा हामी सधैँ तपाईँको प्रतिक्रियाको अपेक्षा राख्दछौ हामीलाई प्रतिक्रिया पठाउन ठेगाना हो बीबीसी नेपाली सेवा पोस्ट बक्स नम्बर छ सय बहत्तर काठमाडौँ नेपाल र इमेल ठेगाना हो Nepali dot latest at BBC dot co dot UK र हाम्रो फेसबुक पेज हो Facebook dot com slash BBC Nepali service अब एकैछिन आजका केही अन्तर्राष्ट्रिय प्रसंग संयुक्त राज्य अमेरिकाले त्यहाँको कानून मन्त्रालयले करार सेवामा रहेका एकजना अमेरिकी गुप्तचर अधिकारीले गोप्य जानकारीहरू अनधिकृत रूपमा सार्वजनिक गरेको भन्ने विषयमा अनुसन्धान थालेको छ ती अधिकारी एडवर्ड स्नोडनले गत हप्ता अमेरिकी गुप्तचर निकायहरूले गोप्य रूपमा करोड़ौं फोन कल इमेल र अन्य संचार सम्पर्कहरूको निगरानी गरिरहेका छन् भन्ने खुलासा गरेपछि स्वेच्छाले नै आफ्नो परिचय सार्वजनिक गरेका थिए उनले त्यस्तो खाले निगरानीले प्रजातन्त्रलाई जोखिममा पार्ने दावी गरेका छन् अमेरिकी गुप्तचर अधिकारीहरूले निगरानी गर्ने आफूहरूको क्रिया क्रियाकलाप वैधानिक नै रहेको बताएका छन् बीबीसी अनलाइनमा आधारित यो रिपोर्ट सुनौ उन्तिस वर्षका भूतपूर्व सीआईए कर्मचारी एडवर्ड स्नोडेनले उनकै शब्दमा आफूले संसारभरिका मानिसहरूको आधारभूत स्वतन्त्रताका अधिकारहरूको रक्षा गर्ने कदम चालेको बताएका छन् अमेरिकी गुप्तचर निकायहरूले गोप्य रूपमा संसारभरिका मानिसहरूको फोन कल इमेल लगायतका संचार सम्पर्कहरू निगरानी गरिरहेका भन्ने खुलासा हालै अमेरिकी र ब्रिटिश समाचार पत्रहरूले गरेका थिए अहिले आएर ती सूचनाहरूको स्रोत स्नोडेनकै आग्रहमा उनको परिचय सार्वजनिक गरिएको छ हाल हङकङमा रहेका विश्वास गरिएको एडवर्ड स्नोडेनले दमनबाट मानिसहरूलाई मुक्त गर्नु आफ्नो दायित्व रहेको बताएका छन् संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गुप्तचर सेवा निर्देशकको कार्यालयका एकजना प्रवक्ताले यो प्रकरणलाई फौजदारी मामिला भन्दै कानून मन्त्रालयलाई हस्तान्तरण गरिएको बताएका छनृ अमेरिकी सूचना निगरानीको खबर सबभन्दा पहिले बुधबार बेलुका सार्वजनिक भएको थियो समाचार पत्रिका गार्डियनले एउटा गोप्य अमेरिकी अदालतले त्यहाँको एउटा दूरसंचार कम्पनी भेरिजोनलाई करोड़ौं टेलिफोन कलहरूको मेटा डेटा राष्ट्रिय सुरक्षा एजेन्सीलाई उपलब्ध गराउन आदेश दिएको समाचार प्रकाशित गरेको थियो त्यस्तो मेटा डेटामा दुवै टेलिफोनको नम्बर कलको अवधि समय मिति र स्थान जस्ता जानकारी हुन्छन् उक्त समाचारपछि वाशिङटन पोस्ट र गार्डियनले फेसबुक गुगल माइक्रोसफ्ट र याहुका सर्वरहरूमा राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएले प्रत्यक्ष पहुँच बनाएर प्रिजम भनिने योजना मार्फत अनलाइन संचारहरूलाई निगरानी गरेको थप खुलासा गरेका थिए ती सबै इन्टरनेट कम्पनीहरूले अमेरिकी सरकारलाई आफ्ना सर्वरहरूमा पहुँच दिएको भन्ने दावीलाई खण्डन गरिसकेका छन् भारतका एकजना वरिष्ठ राजनीतिज्ञ लालकृष्ण आडवाणीले दक्षिणपन्थी विपक्षी दल भारतीय जनता पार्टीका सबै पदहरूबाट राजीनामा दिएका छन् आगामी आम निर्वाचनका निम्ति पार्टीको चुनावी अभियान प्रमुख पदमा विवादित राजनीतिज्ञ नरेन्द्र मोदीलाई नियुक्त गरिएको भोलिपल्ट उनले राजीनामा दिएका हुन् राजीनामा पत्रमा आडवाणीले पार्टीले समातेको दिशाप्रति आफू दुखी भएको उल्लेख गरेका छन् नेताहरू आफ्नो व्यक्तिगत स्वार्थबारे मात्रै चिन्तित रहेको पत्रमा उल्लेख छ बीबीसी हिन्दीको रिपोर्ट सुनौ ढकालबाट गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई पार्टीको चुनाव समिति प्रमुख बनाउने कदमप्रति आडवाणी असन्तुष्ट रहँदै आएको बताइएको थियो र गोवामा आयोजित पार्टीको कार्यकारिणी बैठकमा उनी अनुपस्थित रहे पार्टी अध्यक्ष राजनाथ सिंहलाई प्रेषित पत्रमा आडवाणीले भनेका छन् मैले पार्टीको राष्ट्रिय कार्यकारिणी संसदीय बोर्ड तथा चुनाव समितिबाट राजीनामा दिने फैसला गरेको छु पचासी वर्षीय आडवाणीले उनको पत्रमा भनेका छन् उनलाई वर्तमान कार्यकारिणीको कार्यशैलीप्रति कठिनाई अनुभव भएको छ उनको राजीनामाले भाजपाका वरिष्ठ नेताहरूमाझ खैला बैला मचिएको छ लोकसभामा विपक्षी दलकी नेत्री सुषमा स्वराजले आफूहरू अचम्ममा परेको भन्दै राजीनामा फिर्ता लिन आडवाणीलाई मनाउने बताइन् म आश्वस्त छु कि हामी उहाँलाई मनाउन सक्षम हुनेछौ हाम्रो शीर्ष नेता हाम्रो घरका अग्रजले यसरी राजीनामा दिनु हाम्रो लागि यो एकदमै दुर्भाग्यपूर्ण छ तर हामी उहाँलाई मनाउँछौ भारतीय जनता पार्टीका संस्थापक नेता मध्येका एक आडवाणी सन् दुई हजार नौमा भएको आम चुनाव ताका प्रधानमन्त्री पदका निम्ति पार्टीको उम्मेद्वार थिए आइतबार गोवामा भएको पार्टी कार्यकारिणी बैठकले नरेन्द्र मोदीलाई सन् दुई हजार चौधमा हुने आम निर्वाचनको निम्ति पार्टी चुनाव प्रचार समितिको प्रमुखमा नियुक्त गरेको थियो सो बैठकमा आडवाणी गएनन् उनी अस्वस्थताका कारण त्यहाँ नगएको बताइएको थियो सन् उन्नाइस सय अस्सीमा भाजपाको गठन यता भएका राष्ट्रिय कार्यकारिणी बैठकहरूमा उनी नगएको यो पहिलो पटक थियो तर गोवा बैठकको निर्णय पश्चात मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूले आडवाणीलाई फोन गरेको र उनले आफूलाई आशीर्वाद दिएको बताएका थिए आडवाणीका अतिरिक्त भूतपूर्व विदेश मन्त्री जसवन्त सिंह तथा उमा भारती पनि गोवाको बैठकमा गएका थिएनन् संवाददाताहरू भन्छन् आडवाणीको राजीनामाले चुनाव अघि भाजपाभित्र गम्भीर मतभेद रहेको छताछुल्ल भएको छ अब सुनौ साप्ताहिक कार्यक्रम श्रृंखला परदेशीको प्रतीक्षाको चौथो भाग <laughs> वैदेशिक रोजगारीको लहर केही वर्ष पहिले मात्र शुरू भए पनि त्योभन्दा दशकौं अघिदेखि नेपालीहरू भारतीय र ब्रिटिश सेनामा वीर गोर्खालीको नामले परिचित हुँदै आएका छन् डरपोक हुनुभन्दा मर्नु यो उनीहरूको आदर्श वाक्य भनेको छ कहिले अलि चर्को र कहिले अलि मन्द स्वरमा गोर्खा भर्तीको अहिले विरोध हुँदै आए पनि बेलायती सेनामा भर्ती हुनु धेरै नेपालीका लागि सामाजिक प्रतिष्ठाको विषय बन्दै आएको छ मुलुकमा बढ़दो बेरोजगारीका कारण पनि नेपालीहरूमा अहिले बेलायती र भारतीय सेनाका साथै सिंगापुर प्रहरीमा भर्ती हुने मोह बढ़दो छ भगवानले तेरो रक्षा माटो चिनिस गोर्खाको इज्जत आफ्नो दरिलो कागमा बोकेर अघि बढ्नु हामी तलाई यही माटोमा चलचित्र लाहुरेको यो संवाद झै हजारौं आमा बाबु श्रीमती र सन्तान लाहुरे सकुशल फर्केर आउने प्रतीक्षामा बाँचिरहेका हुन्छन् लाहोरको जीवनबाट धन आर्जन त होला तर परिवारका सदस्यलाई घरबाट टाढा पठाउनु पर्दा परिवारका अन्य सदस्यहरूको कथा व्यथा चिन्ता र चासो भने अलि बेग्लै हुने गर्दछ आजको कार्यक्रममा लाहुरे परिवारको त्यही मनोदशालाई निहाल्ने प्रयास गर्दैछन् हाम्रा पोखरा संवाददाता नारायण कार्की पोखरा रानी पौवाका अमर बहादुर गुरूङ र इन्द्र कुमारी गुरूङको घरमा एका बिहानै म पुगेको थिएँ यो दम्पतिको जेठो छोरो इलास गुरूङ विगत चार वर्षदेखि बेलायती सेनामा कार्यरत छ इलासका बाबुलाई छोरा लाउरे भएकोमा कस्तो लागेको छ भने मैले पहिलो प्रश्न सोधेको थिएँ खुसी यस मान्यो कि अब उसको फ्युचर बन्ने भयो होइन अब हामीले केही टेन्सन लिनु परेन दुःख पनि लाग्छ अब खुसी पनि लाग्छ होइन अब पहिलेदेखि बच्चादेखि अबसँग बसिरहेको छ छोरा होइन अब विदेशी भूमिमा अब लाउरी भनेको चिज चाहिँ अब लड़ाई गर्ने उनीहरूको जातै थियो होइन अब अब कहिले अफगानिस्तान जानुपर्छ कहिले इराक कहिले कहाँ कहिले कहाँ होइन अब उनीहरू जहिले पनि त्यस्तो हुनुपर्छ होइन अर्को देशको लागि त्यस्तै भए पनि अब होइन अब हामीबाट बिछोड हुनु र अब त्यस्तो हुनुमा त दुःख त लाग्छ नि अब पैसाको लागि त्यो त सब आर्थिकको लागि हो नि त होइन अब विदेशमा भएको छोराको सम्झना कहिले बढी आउँछ आमा इन्द्र कुमारी गुरुङ बढी सम्झना उसको जन्मदिन आउँदा चाडपाडमा दसैँ तिहार आउँदा सम्झिन्छ आधुनिक संचार माध्यमले मन बुझाउने बाटो दिएको उनले बताइन् पहिलाको जस्तो चिठी छ महिना एक वर्ष दिनमा चिठी आएको भए झन् साह्रै नरमाइलो हुन्थ्यो अब अहिले चाहिँ दिनदिनै त्यही फेसबुकमा स्काइपमा बोलिरहेको छ है यस्तो भएको उनीहरूले चाहिँ जस मन त्यहाँबाट बुझिरहेको हुन्छ कक्षा बारमा पढ्दै गरेका इलासका भाइ तिलक गुरूङ दाई लाउरे भएकोमा औधी खुशी छन् हाम्रो समाजै त्यही छ गुरुङ मगरहरू जन्मेपछि आफा लाउरे बन्नु पर्दो रहेछ जस दाईले दाई लाउरे बन्नुभयो खुसी लाग्छ हाम्रो हाम्रो देश जस्तो ठाउँमा चाहिँ राम्रो जस्तो लाग्छ किनभने अब हाम्रो देशमा अब क्यारियर बनाउला अब इम्प्लोइमेन्ट छैन होइन अब जब अपर्च्युनिटी केटीहरू छैनन् यहाँ चाहिँ अब पैसा कमाउने बा हामीलाई सुख दिने त्यो इच्छा हुन्छ त्यो कुरा गर्न गर्नको लागि चाहिँ अहिले चाहिँ लाउरे नै एउटा सर्ट मिडियम चाहिँ एकदम फास्ट मिडियम चाहिँ त्यो लाउरे बन्ने कारणले चाहिँ मलाई लाउरे ठिक लाग्छ अहिले चाहिँ तिलक इलासलाई दाई भन्दा बढी साथी मान्छन् दाईलाई चाहिँ धेरै धेरै जस्तो जे सधैँ राति राति सधैँ सम्झिन्छ पहिला दाई घरमा हुने बेला दाई र म राति राति सधैँ मनको कुराहरू सेयर गर्थेँ नि त्यही भएर कहिले कहिले जे कुरो सेयर गर्न मन हुने बेला दाईलाई याद गर्छु मैले सधैँ हामी त बच्चादेखि होस्टेल बसेको अरे इन्जिनियरिङ विषयमा डिप्लोमा तहमा अध्ययन गर्दा गर्दै इलाज भर्ती भएको फुपू दिदी रसकुमारी गुरूङले बताइन् बच्चाले एकदम राम्रो पढेको थियो अनि भर्ती त नभए राम्रो हुन्थ्यो जस्तो लागेको थियो तर अब हाम्रो जातले पनि गर्दा यो सरकार थिर्न हुँदाखेरि बेरोजगार धेरै बढ्यो अनि बाबुले पनि म पढ्छु भनेर राम्रै पढिरहेको थियो इन्जिनियरिङ क्याम्पसमा स्कलरसिप पायो मलाई एकदम खुसी थियो तर बाबु चाहिँ एकदम मेहनती छ दिमाग होला भने छ विदेशमा भर्ती भएर गएर भने उसले केही गर्छ नाउँ कमाउँछ भने म एकदम गर्व लगाइरहेको छ देवी थापाका श्रीमान लक्ष्य थापा विगत सोह्र वर्षदेखि भारतीय सेनामा कार्यरत छन् घर स्याङ्जा भए पनि दुई छोरीहरूका साथ पोखराको चौथेमा उनी बस्छन् म उनको घरमा पुग्दा नपुग्दै घरमा पालेको सुगाले कराएर कोही आएको सूचना दियो छिमेकी मुलुकमा जागिरी भए पनि श्रीमानले भनेको समयमा सुख दुःखमा साथ दिन नसक्ने दुखेसो उनले पोखिन् जति दुखमार भयो नि जे भयो नि दुःख त आफूले गर्ने पर्यो अब जति यहाँ नेपालमा जागिर खाएको कर्मचारी हुन्छ त्यो र इन्डियन आर्मीमा धेरै फरक हुन्छ उहाँले जस्तै अब छुट्टीहरू टाइममा मिलाउन सक्नुहुँदैन दुःख सुखमा साथहरू दिन सक्नुहुँदैन त्यसको सबै सम्पूर्ण जिम्मेवारी त सबै आफूले लिनुपर्ने हुन्छ तपाईँलाई सबैभन्दा बढी चाहिँ कुन बेला सम्झना हुन्छ श्रीमानको सबैभन्दा बढी मैले दुखमार हुँदाखेरिमा दुखमार हुँदा के घरमा अब कार्यक्रमहरू आँटे त्यस्तो बेलामा श्रीमान घर आउनु भएन नि मलाई भइदिएको भए सहयोग हुन्थ्यो भन्नुहुन्छ पोखरा लाउरेहरूको सगन बस्ती भएको सहर हो यसपछि म भारतीय सेनाका सेवा निवृत्त क्याप्टेन गुमान ध्वज गुरूङ र दानश्री गुरूङको घरमा पुगे सेती नहरको आडैमा भएको घरमा यो परिवार बस्छ परिवारका एक सदस्य भारतीय सेनामा र अर्का सदस्य सिंगापुर पुलिसमा काम गर्छन् घरको रखबारीका लागि पालिएका दुईवटा कुकुर म घरमा प्रवेश गर्न साथ भुक्न थालिहाले मैले पहिलो जिज्ञासा दानश्री गुरूङसँग राखे तपाईँलाई सिङ्गापुर र भारतमा भएका छोराहरूको कुन बेला बढी सम्झना हुन्छ <laughs> छोरा त सधैँ याद राम्रो होस् आशीर्वाद कहिले कहिले के हुन्छ भने तपाईँले अब भान्सामा मिठो कुरा पाकिरहेको हुन्छ क्या छोरालाई मनपर्ने हुन्छ त्यस्तो खानेकुराहरू होइन अनि त्यस्तो बेला चाहिँ हुन्छ नि त्यस्तो त्यस्तो हुन्छ हुन्छ नि छोराले यहाँ भयो यस्तो खान्थ्यो उस्तो खान्थ्यो भन्नु जस्तो तपाईँले दुइटा छोरा एउटा इन्डियामै एउटा सिङ्गापुरमा होइन अब चाहिँ कुन कस्तो खाना खानेकुरा मनपर्छ उहाँहरूलाई <laughs> के भन्ने मासु र भात मनपर्छ नि भारत दाल भात रोटी दाल भात भारतीय सेनामा हुँदा तीन पटक युद्ध मोर्चामा डटेका गुरुङ घरबाट टाढा भएका छोराहरूको चिन्ता लिएर केही हुन्न सबै भाग्यमा निर्भर हुन्छ भन्छन् मैले छोरो लडाइँमा मर्ला अथवा के गर्ला भन्ने सोचाइ मेरोमा पटक्कै हुँदैन किनभने त्यो भाग्यले जहाँ जहाँ लेखेछ त्यही नै जान्छ त्यो हामीले त्यसलाई हाम्रो पुर्खले के भन्थ्यो भने त्यो बक्सामा थुनिरह्यो भने उसको दिन आएपछि मरिहाल्छ त्यस्तै किसिमले मैले मेरो छोराहरूको माथि आशीर्वाद दिन्छु भगवानसँग म प्रार्थना गर्छु तर यस्तो किसिमको घटना होला भने मैले एक हाउँसम्म सोचेको छैन पिताको चिनो वीरको संसार शहीदको रागत लहरेको निशाने बाबा तिम्रो हातले लेख्नु छ जुगले फुलेको हाम्रो कहानी गुरुङ दम्पतिले सिङ्गापुरको भ्रमण गरिसकेका छन् <laughs> राम्रो रहेछ गराएर हेर्दा उहाँ हेर्दा राम्रो लाग्यो विदेश हेर्दा साहब नेपाली अहिलेसम्म त्यो जङ्गलको बिचमै छ जस्तो मलाई महसुस भएको छ किनभने हाम्रो नेताहरू राजनेताहरू त्यो जग्गामा गएर आउँछ तर उसले मतलब आफ्नो भत्ता पागेर आउँछ त्यहाँको राम्रो कुरो यहाँ कार्यान्वयन गरेको छैन कतिपय लाउरेका परिवार लाउरे हुनुलाई अवसर भन्दा बढ़ी बाध्यताको रूपमा लिन्छन् मुलुकभित्रै रोजगारीका अवसरहरू सिर्जना हुन सके लाउरे बन्ने मानसिकतामा क्रमशः कमी आउने उनीहरूको विश्वास छ नत्र युवा शक्ति विदेशिने क्रम बढ़ी नै रहनेछ र स्वर्गीय झलकमान गन्धर्वको गीतमा जस्तै लाउरे र तिनका परिवारको पीड़ाको भाव चहराइ रहनेछ अब आजका मुख्य मुख्य समाचारहरू संक्षेपमा संयुक्त राज्य अमेरिकाको कानून मन्त्रालयले करारमा नियुक्त गरिएका एकजना अमेरिकी गुप्तचर अधिकारीले अनधिकृत रूपमा गोप्य सूचना चुहाएको बारे छानबिन शुरू गरेको छ नेल्सन मण्डेलाकी भूतपूर्व पत्नी विनी मण्डेलालाई भेट्न प्रिटोरिया स्थित उनलाई राखिएको अस्पताल पुगेकी छिन् इराकको राजधानी बगदाद भन्दा उत्तरतर्फ रहेको एउटा बजारमा गराइएका श्रृंखलाबद्ध हमलाहरूमा कम्तीमा तेह्र जनाको ज्यान गएको छ श्रीलंकाली अधिकारीहरूले देशको पश्चिममा शुक्रबार तथा शनिबार आएको समुद्री आँधीमा पनि कम्तीमा जनाको ज्यान गएको बताएका छन् एकजना वरिष्ठ भारतीय राजनीतिज्ञ लालकृष्ण आडवाणीले दक्षिणपन्थी भारतीय जनता पार्टीको सबै पदहरूबाट राजीनामा दिएका छन् र अफगानिस्तानको कन्दहार प्रान्तका गवर्नरले तालिबान लडाकुहरूले दुईजना बालकहरूको टाउको काटिदिएको बीबीसीलाई जनाएका छनृ स्वास्थ्य बीबीसी नेपाली सेवाको आजको प्रसारण यही समाप्त हुन्छ अब भोलि बेलुकी पाउने नौ बजेसम्मका लागि हामी सबैलाई विदा दिनुहोस् नमस्कार मानव कला सभ्यता संस्कृति जल थल वन को पहाड़ बाघ भालु गैडा हात्ती पंक्षी मयूरा मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुरा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल सिङ्गो जुनले पनि छाया हुन्छ धेरै एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै अधेरीमा छाडी जाने छाया झनै याद आउँछ बहकिने मन न हो माया हुन्छ धेरै बहकिने मन न हो माया हुन्छ धेरै एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत हरेक सोमबार राति सभा नौ बजेपछि देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ मान्छे मान्छेमा जात कसले बनायो होला मान्छे मान्छेमा जात कसले बनायो होला छुवाछुत जस्तो घात कसले बनायो होला मान्छे मान्छेमा जात कसले बनायो होला छुवाछुत जस्तो घात कसले बनायो होला मैले छोएपछि बिटुलो हुने रे मैले छोएपछि बिटुलो हुने रे मान्छे मान्छेमा जात कसले बनायो होला छुवाछुत जस्तो घात कसले बनायो होला मैले छोएपछि बिटुलो हुने रे यस्तो पक्षपात कसले बनायो होला मान्छे मान्छेमा जात कसले बनायो होला छुवाछुत जस्तो घात कसले बनायो होला आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन मान्छेको जात एउटै हो उचो र निचो देख्दैन जात र पात हुँदैन बाटोको करा बन्दैन आफूलाई मान्छे भन्नेले हो आज केही प्रश्नहरू सोध्नु छ मलाई तिम्रो समाजसँग तिम्रो त्यो समाजसँग जसले मेरो पसिनाको मूल्य कहिले बुझेन बरु त्यही पसिनामाथि छुवाछुतको लेप लगाइदियो मैले आरन चलाएर तिम्रो लागि कराई बनाइदिए कसौडी बनाइदिए हँसिया कचिया कुटो कोदालो तापके ओदानो सबै बनाइदिए तिम्रो खेतदेखि तिम्रो भान्सासम्म मेरो शिव चल्यो तर म स्वयं भने सधैँ अछुत भए तिम्रो लागि तिम्रो लाज ढाक्ने वस्त्र मैले सिलाएँ तिम्रो पाउ जोगाउने जुत्ता मैले बनाए तिम्रो देखि तिम्रो शिरसम्म मेरो सिप चल्यो तर म स्वयं भने सधैँ सानो जात भए तिम्रो लागि तिम्रो हैसियत तौलिने गहना मैले बनाए तिम्रो भगवानको मूर्ति मैले बनाए तिम्रो शरीरदेखि तिम्रो मन्दिरसम्म मेरो कला चल्यो तर म स्वयं भने पानी नचल्ने जात भइरहे तिम्रो लागि तिम्रो बिहेमा मैले अघि अघि बाजा बजाउँदै हिँड्न हुने मैले बनाएको अम्खुरोमा तिमीले पानी पिउन हुने मैले सारङ्गी रेटेर सुनाएको गीत तिमीले सुन्न हुने तर मैले छोएको तिमीले खान नहुने तिम्रो दैलो बाटोमा भित्र पस्न नहुने वाह कति सभ्य छ तिम्रो समाज बडो गजब छ तिम्रो समाज अचम्म लागेर आउँछ अचम्म लागेर आउँछ आखिर किन बसाल्यौ तिमीले यस्तो रीति किन अझै जोगाउँदैछौ तिमी मान्छे मान्छेमा छुवाछुत पर्ने यो वायात संस्कृति किन यही प्रश्नको चित्त बुझ्दो जवाब चाहिएको छ मलाई तिमीबाट म मा मान्छे भएर जन्मिए तर तिमीले सधैँ मान्छे हुनबाट रोकिरह्यौ मलाई तिम्रो गजबको संस्कृतिले हरेक ठाउँमा तगारो हालिरह्यो मलाई म मा मान्छे हुनको लागि हर प्रहर हर पल संघर्ष गरिरहे संघर्ष गरिरहे र पनि मान्छे हुनबाट वञ्चित भइरहे लगातार मैले पढ्न नहुने रे मैले छोएपछि चोखिनको लागि तिमीले सुनपानीले छर्किनु पर्ने रे अनि मलाई बाटोमा देखे तिम्रो साइत नपर्ने रे छि कस्तो नियम बसाल्यौ तिमीले तिम्रो त्यही नियमले जरो गाडेको यो समाजमा आफूलाई तिमी जस्तै मान्छे भएको प्रमाणित गर्न संघर्ष गर्दैछु म तर पनि तिमी त्यो स्वीकार्न तयार छैनौ तिमीले मलाई आफू भन्दा तल सोच्न सहजै सिक्यौ तर कसरी फरक हुन सक्छ मान्छे मान्छेमा भनेर कहिले पनि सोचेनौ तिम्रा यस्तै बठ्याईहरूले गर्दा मैले कहिले पनि आफूलाई तिमी जस्तै मान्छे भएको महसुस गर्न पाइन मैले बनाएको मूर्तिलाई तिमीले देवता मान्यौ तर त्यही मूर्ति बनाउने मलाई भने सधैँ मन्दिरमा प्रवेश निषेध गरिदियो म टाढैबाट टुलु टुलु हेरिरहन बाध्य भए मेरा आवाजहरूको कुनै अर्थ रहेन कसैले सुनेन यो कस्तो अनौठो रीति बसाल्यो मान्छे मान्छेमा छुवाछुतको थिति बसाल्यो यो कस्तो अनौठो रीति बसाल्यो मान्छे मान्छेमा छुवाछुतको थिति बसाल्यो मैले छोएको त खानै हुन्न भन्ने वाह कस्तो गजबको संस्कृति बसाल्यो यो कस्तो अनौठो रीति बसाल्यो मान्छे मान्छेमा छुवाछुतको थिति बसाल्यो मान्छेले जात जन्मायो ईश्वरले मान्छे रचेथ्यो मान्छेले जात जन्मायो जातैको आड लिएर जातैको आड लिएर न्यायको घटेसम्म पालेर राखे यो पापा धर्मको सिरा उठ्दै कसैको जन्ती जुट्दैन आफूलाई मान्छे भन्नेले आफूलाई मान्छे भन्नेले अरूलाई मान्छे बन्न नदिएको पीड़ा छ मसँग हो त्यही पीड़ाहरू कहिले आक्रोश बनेर पोखिन्छन् कहिले क्रान्ति बनेर जुर्मुराउँछन् अनि कहिले प्रतिशोध बनेर खनिन्छन् भने त्यति बेला ती सबै सहन योग्य सहन सक्ने नहुन पनि सक्छन् तिम्रा पुर्खाहरूले बसाएको कुप्रथाप्रतिको असन्तुष्टि केही सुनाए मैले केही बाँकी छन् तर अब ती बाँकी असन्तुष्टिहरू सुनाउनु छैन तिमीलाई बरु केही सल्लाह गर्नु छ तिमीसँग युग बुझेको तिमीसँग संसार पढेको तिमीसँग अनि केही गर्नु छ हामीले भन्ने भावना बोकेको तिमीसँग गालीहरूको थोप्रो थोपर्नु छैन मलाई तिमीसँग हे नवयुवका युवा हो यदि तिमी आफूलाई परिवर्तनको सम्वाहक मान्छौ भने यस्तै कुरीति विरूद्ध चालिनुपर्छ तिम्रा कदमहरू मलाई कसैले धकेलेर मन्दिर बाहिर निकाल्दा तिमीले टुलु टुलु हेरेर बस्नु हुँदैन पँधेरामा मेरा दिदी बहिनी आमा र भाउजूहरूलाई कसैले गाग्री छोइएको न्युमा बोताल्दा तिमीले नदेखे गर्नु हुँदैन अनि अन्तर्जातीय विवाह गरेकै कारण देश अछाममा कोही देश निकाला हुँदा अथवा नुवाकोटमा कोही गाउँ निकाला हुँदा तिमीले कानमा तेल हालेर बस्नु हुँदैन कालीकोटमा चुलो छोएको न्यूमा मनवीर सुनारलाई कुटी कुटी मार्नेहरू विरूद्ध दैलेखमा उसको छोराले आफ्नै चेलीसँग अन्तर्जातीय विवाह माईलाई छोरी हानेर हत्या गर्नेहरू विरूद्ध बर्दियामा गिलास छोइन्दा कुटी कुटी रामबहादुर स्वार्कीको प्राण पखेरो उडाउनेहरू विरूद्ध अनि सप्तरीमा अन्तर्जातीय प्रेम गरेकै कारण शिवशंकर दासलाई विष खुवाएर हत्या गर्नेहरू विरूद्ध तिमीले केही गर्नुपर्छ तिमीले नै गर्नुपर्छ अनि अहिलेदेखि गर्नुपर्छ तिमीले पनि यति जटिल समस्यालाई नजरअन्दाज गर्यो भने अरू कसले आँट गर्छ यो विषयमा बोल्न यो विषयमा आवाज अझै बलियो बनाउन केही बुझेको तिमीले अब यस्ता विभेदको विरूद्धमा आवाज उठाउनु जरूरी छ हामी त जन्मदै मृत्युको फाइलमा स्वीकारोक्तिको दस्तखत गरेर आएको मान्छे मर्नु त छँदैछ एक दिन तर बाँचुञ्जेल केही यस्तो काम गरौं जसले समाजलाई सकारात्मक परिवर्तनको बाटोमा अघि बढ़ाओस् अहिलेको युवा समाज परिवर्तनका सम्वाहकहरू हुन् भनिरहँदा यो भनाइको तात्पर्य हामीले खोजौं तिमीले खोज्नुपर्छ थियो आज पनि हामी लक्ष्मी प्रसाद देवकोटाले भन्नुभएको थियो मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भनिरहेका छौं देवकोटा भन्दा पछाडि पनि धेरै मान्छेहरू जन्मिए तर हामीले अरूको उदाहरण दिन किन पाइरहेका छैनौं त्यो सोच्नु आवश्यक छ अब हो त्यो खाली ठाउँ अब तिमीले भर्नुपर्नेछ तिमीलाई नै कुरिरहेछ त्यो खाली ठाउँले केही यस्तो काम गरौं जसले गर्दा मरेर पनि अमर बनिरहन सकौं इतिहासमा लेखियोस् हाम्रो नाम अनि भावी सन्ततिले गर्वका साथ उच्चारण गरून् त्यसलाई समग्रमा यति भन्छु मान्छेलाई मान्छे भएर बाँच्न पाउने अधिकारको संरक्षण गर्नका लागि आफ्नो ठाउँबाट जति सकिन्छ त्यति पहल गरौं भेदभावको बलियो साङ्लो तोड्नु पर्ने बेला आयो मान्छे मान्छे बेसको नाता जोड्नु पर्ने बेला आयो भेदभावको बलियो साङ्लो तोड्नु पर्ने बेला आयो मान्छे मान्छे बीचको नाता जोड्नु पर्ने बेला आयो परिवर्तन खोज्दै युगले तिमीलाई नै पर्खिरहेछ अन्धविश्वास कुरीतिलाई पर्ने बेला आयो भेदभावको बलियो साङ्लो तोड्नु पर्ने बेला आयो मान्छे मान्छे बीचको नाता जोड्नु पर्ने बेला आयो को मूल्य त्यही छ समता हाम्रो बाटो हो मान्छेको मूल्य त्यही छ जो मर्म बुझ्छ अर्का खोज्दैन घमले जात खोज्दैन नबाडे हात हातमा यो देशमाथि उठ्दैन आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन मान्छेको जात एउटै हो उचो र निचो देख्दैन जात र पात भन्दैन बाटोको करा भन्दैन मलाई लाग्दैछ परिवर्तन खोज्ने मान्छेको अभाव छ जे छ ठिकै त छ भन्नेहरूकै प्रभाव छ यो युगले यति बेला कोही खोजिरहेछ जोसँग यो समाज बदल्न सक्ने स्वभाव छ सीआईएनमा सोमबार बीबीसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुसी थोरै आँसु धेरै पीर छ आज पनि पारी भोजराज वारे महावीर छ आज पनि तपाईँलाई बहकाउँदा बहकाउँदै सामाजिक विषयहरूमा पनि सोच्न घचघच्याउने कार्यक्रम बहकिने मन समाज परिवर्तनको बाटोमा अघि बढ़िसक्नु भएको तपाईँ अरूलाई पनि सँगसँगै अघि बढ़ाइरहनु भएको तपाईँ अनि जति गर्दा पनि परिवर्तन नभएको देखेर दिक्क मानिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा तपाईँले चाहिरहनु भए जस्तै सामाजिक विषयमा पनि बहकिने मनको श्रृंखला लिएर आइपुगे सारथी भौजराज विश्वकर्मासँगै समयको इशारामा सबै चल्नुपर्छ नचले त समयकै पाउमा ढल्नुपर्छ म यति बेला यसो भन्दैछु तपाईँसँग तपाई हामी मिलेर नै समाज बदल्नुपर्छ सामुदायिक सूचना नेटवर्क सीआईएन काठमाण्डुको स्टुडियोबाट प्रसारण भइरहेको रेडियो कार्यक्रम बहकिने मन देशभरिका अस्सी भन्दा बढ़ी सामुदायिक रेडियोबाट तपाईँ एकैपटक सुनिरहनु भएको छ यसै गरी हङकङमा पनि याजकै नेपाली अनलाइन रेडियोबाट तपाईँ सुनिरहनु भएको छ र मैले कार्यक्रम दुई वर्षमा प्रवेश भएसँगै लिएर आएको केही परिवर्तनसँगै कार्यक्रमको हरेक महिनाको अन्तिम श्रृंखलामा एउटा सामाजिक विषयमा केन्द्रित हुनेछौं हामी भनेका थियौं सोही अनुरूप आज हामी जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि के पहलहरू गरिनु आवश्यक छ भन्ने विषयमा यो जातीय भेदभाव तथा छुवाछुतको विषयमा केन्द्रित भइरहेका छौं पछिल्लो समयमा एउटा बडो दुःख लाग्दो कुरो गएको शुक्रबार मात्रै रौतहरको पिपरियाको दोस्ती आठ बेङ्गावरमा दलित बस्तीमाथि गैर दलित समुदायबाट आक्रमण भएको छ त्यहाँ साठी भन्दा बढ़ी घरहरू भत्काइएका छन् जना दलित घाइते भएका छन् दलित समुदायका गएको वैशाखमा स्थानीय ब्रह्मस्थान भगवती मन्दिर प्रवेशमा दलित समुदायमाथि रोक लगाउँदै कुटपिट गरेपछि दलित समुदायले मुद्दा दायर गरेको थियो र त्यही मुद्दा फिर्ता लिन दबाव दिँदै सो ठाउँका गैर दलितहरूले आक्रमण गरेका हुन् पानी खाने धारो समेत उखेलेर फ्याँकेपछि पानीको हाहाकार छ अहिले त्यो ठाउँमा र यसै गरी अछामको चार भैरवी स्थानका महेन्द्र विकले अन्तर्जातीय प्रेमकै कारण महेन्द्रलाई देश निकाला गरियो गएको चैत्र चौध गते दश वर्षका लागि भनेर उनी भारतको पंजाबमा उपचार गराइरहेका छन् गराएर फर्किने अहिले फेरि दुई तीन दिन अघि मात्रै त्यहाँ बसेको एउटा छलफलले अहिले चाहिँ पुनर्स्थापना गर्ने भन्ने किसिमको त्यहाँ सहमति भएको छ केही महिना अघि लगभग एक दुई महिना अघि नुवाकोटमा राई जातिको केटीसँग अन्तर्जातीय विवाह गरेकै कारण एकजना बिक केटालाई गाउँ निकाला गरिएको थियो यस्ता किसिमका विविध घटनाहरू भइरहेका छन् र यो अब तपाईँ र हाम्रो काँधमा छ हामीभन्दा अघिल्ला पुस्ताहरूले जति गर्नुभयो उहाँहरूले यो परिवर्तन गर्न समग्रमा सक्नु भएन त्यो सम्पूर्णतया सक्नु भएन अब बहकिने यो मन भएका तपाईँ हामीले समाजको बारेमा पनि अलिकति सोचौं यसै सामाजिक विषयहरूमा पनि तपाईँलाई चिन्तनशील बनाउने उद्देश्यले सामाजिक विषय बहकिने मनको हरेक महिनाको कार्यक्रमको अन्तिम श्रृंखलामा हामी उठाएर आइरहेका छौं र अघि मैले भनेको रौतहटको यो घटनालाई यति बेला केन्द्रमा बसेर निकै चर्काउन अघि बढ़िरहनु भएका मध्ये दलित आन्दोलनका एकजना नेतासँगै देखेर म कुरा गर्न गइरहेको छु जागरण मीडिया सेन्टरका अध्यक्ष हुनुहुन्छ दलित नेता रेम विश्वकर्मा म उहाँसँग कुरा गर्छु रेमजी तपाईँलाई स्वागत छ बहकिने मनमा नमस्ते धन्यवाद माधवजी र सम्पूर्ण सिआइएन सुन्नुभएका सम्पूर्ण श्रोताहरूलाई पनि म नमस्ते चाहन्छु यो रौतहटमा भएको गएको शुक्रबारको घटनाको विषयमा तपाईँहरूले आज पत्रकार सम्मेलन पनि गर्नुभयो के के छन् तपाईँहरूको आगामी कार्यक्रम त्यो बताइदिनुहोस् न होइन अब तपाईँले जुन व्याकरणमा धेरै कुरा बुझिसक्नुभयो हामी नेपाली समाजमा धेरै त्यस्ता घटनाहरू घटिरहन्छन् अब कार्यक्रम त हामीले धेरै गर्दै आयौँ इतिहासमा तपाईँको इतिहासदेखि ठगिएका समुदाय र हामी धेरै सबैभन्दा धेरै लामो आन्दोलन पनि गऱ्यौँ र त्यो जातीय छुवाछुत र भेदभावबाट मुक्त हुनुपर्छ भनेर र त्यही क्रममै हामी तपाईँ अहिले पनि भनौँ न रौतहट लगायत धेरै ठाउँहरूमा जस्तो जातीय छुवाछुत र भेदभाव भएका छन् र विशेष गरी अहिलेको यो रौतहटको ठुलो घटना भयो र हामीले पनि पत्रकार सम्मेलन पनि गऱ्यौँ र हामीले अब गर्ने भन्दा नि अब हामीले चाहिँ अब चक्का चक्काजाम भन्दैछौँ नेपाल बन्दको कुरा गर्दैछौँ होइन त्यसपछि हामीले यहाँका मन्त्री गृहमन्त्री मुख्य सचिवहरूलाई ज्ञापन पत्र दिने भन्दैछौँ सिडिओहरूलाई पनि हामी धर्ना सिडिओ कार्यालयमा धर्ना गर्ने भन्दैछौँ र त्यसपछि भनौँ न कोण सभाहरू गर्ने भन्दैछौँ अनि यी कार्यक्रमहरू त हामीले गर्दै पनि आएको र यता धेरै घटनाहरू पनि गर्दै आयौँ र फेरि पनि हामीले जुन गौतम केसमा लिएर हामी त्यो गर्दैछौँ र मूलत के हो भने एउटा अब हामी नेपाली समाजमा अब हामी मान्छे कसरी भन्ने के मान्छे भनेपछि विवेकशील प्रणाली मान्छेकै परिभाषा कसरी गर्ने जहाँनिर मानवताको नाता हुँदैन जहाँनिर एउटा मान्छेले अर्को मान्छेलाई गर्ने व्यवहार हुँदैन र कि मान्छे बिच मान्छे त तपाईँको झन् जहाँनिर जाति क्या हाइरेङ्कीहरू झन् तह छ आज के भनौँ न झन् उच्च जाति र झन् दलित समुदायको सम्बन्ध भनेको जातीय एउटाले छुवाछुत गर्ने एउटाले भोग्ने हो या एउटाले चाहिँ शोषण गर्ने एउटा चाहिँ उत्पीडित भोगिरहने हो या एउटा गरिब हुने एउटा चाहिँ धनी हुने मात्रै हो भन्दा यो यो अचम्म अहिलेको जुन हाम्रो यो आधुनिक समाजमा पनि र शिक्षित सभ्य समाजमा पनि यस्तो खाले यो घटनाहरू दलितमाथि हुँदाखेरि यो साँच्चै हामी नेपाली समाज के साँच्चै यहाँ मानव मुटु भएका मान्छेहरू छौँ त भन्ने फेरि पनि यसले बनाउँछ र मूलत के हो भने हामी आन्दोलनहरू गर्ने र के के गर्ने भन्दा पनि त मानव स्वभावका मान्छेहरू यो समाजमा हुनु पर्यो भन्ने हो कि जबकि जब मानव स्वभावको मान्छेहरू भएन भने तबसम्म हामीले आखिरी देश बन्द गरेर या त भनौँ चक्काजाम गरेर सबै चिज पनि हुँदो रहेछ भन्ने त हामी विगतको हडताल पनि देखाइरहेको छ र अब पनि गर्दैछौँ हामीले जस्तै यही कार्यक्रममा पनि हरेक श्रृंखलामा एउटा प्रश्न लिएर आउने गर्छौं जागरण मिडिया सेन्टर भन्ने बित्तिकै तपाईँहरू युवा केन्द्रित कार्यक्रमहरू अझ बढी गर्नुहुन्छ र महत्वपूर्ण कुरा यहाँनिर म जोड्न चाहन्छु कि जागरणले त दलन जस्तो टेलिफिल्म पनि तपाईँहरूले बनाउनु भयो एउटा ठूलो योगदान यो दलित आन्दोलनको क्षेत्रमा पनि विशेष त मिडियामा दलितको मुद्दालाई मिडिया मार्फत अगाडि सार्न चाहिँ तपाईँहरू बढी क्रियाशील भइरहनु भएको छ आज हामीले अरू श्रोताहरूलाई जो फोनमा आउनुहुन्छ उहाँहरूलाई पनि सोध्ने प्रश्न म शुरूआतमा चाहिँ तपाईँलाई सोध्न चाहन्छु जाति भेदभाव तथा छुवाछुत अन्त्यका लागि अहिलेका युवाको भूमिका कस्तो हुनुपर्छ <clears throat> स्वाभाविक रूपमा युवा आफैमा प्रगतिशील हुन्छ र युवा भनेको नयाँ समयको लागि हो युवा भनेको तपाईँको आफ्नो त्यसको आफ्नो समय व्यवस्था चलाउनुको लागि हो र युवामा विशेष गरी धेरै महत्त्वपूर्ण हुन्छ र मैले भने नेपाली समाजको विकासक्रम अनुसार विभिन्न खाले भनौँ युवाले त आफ्नो त्यो समयअनुसार युवाहरूले समाजलाई परिवर्तन गर्नमा ठुलो सहयोग पुऱ्याएका छन् होइन र मैले भने फेरि पनि नेपाली समाजमा अहिले जुन जुन किसिमका जुन रूढीवादीहरू यो जुन खाले जुन अन्धविश्वासहरू जुन खाले जातीय भेदभाव र छुवाछुतहरू छन् यो सबै हटाउनको लागि मलाई लाग्छ नयाँ जेनेरेसनले नयाँ पुस्ताले ठुलो चाहिँ सहयोग पुऱ्याउन सक्छ र नयाँ पुस्ताले चाह्यो भने त्यो सजिलै पनि जान सक्छ किनभने नयाँ पुस्ता भनेको नयाँ समाजको लागि हो नयाँ पुस्ता भनेको नयाँ तपाईँको परिवेशको लागि हो नयाँ पुस्ता भनेको नयाँ किसिमको चाहिँ सबै किसिमका चाहिँ संरचना चलाउनको लागि हो होइन नयाँ पुस्ताले त पुरानो चित्त चलाउनु नि त त्यो भएको मैले के भने सबै खाले नयाँ किसिमको संरचना चलाउनलाई सबै खाले नयाँ समयमा नयाँ पुस्ता चल्नको लागि र लागि नयाँ पुस्ताले चाहिँ विशेष गरी यो जातीय छुवाछुत र भेदभावलाई अन्त्य गर्न सक्छन् र मलाई लाग्छ नयाँ पुस्ताले त्यो अगाडि साह्रो पनि पर्छ नयाँ नयाँ पुस्ताले यदि त्यो साह्रो अगाडि जातीय छुवाछुत र भेदभावलाई चाहिँ सँगसँगै लिएर हिँड्ने अरू सबै खाले चाहिँ परिवर्तन गर्छु भन्यो भने फेरि त्यो पनि तपाईँको नेपाली समाजको विकास या नेपाली समाजको परिवर्तन या त्यसलाई चाहिँ हामीले न आधुनिक समाज भन्न सक्छौँ न शिक्षित सबै समाज भन्न सक्छौँ न त्यो सबै समाज भन्न सक्छौँ कि त्यो कारणले के भन्दाखेरि राजनीतिक परिवर्तन भए पनि जब भौतिक रूपले जति विकास भए पनि परिवर्तन भए पनि जातीय छुवाछुत नेपालमा परम्परा धर्म संस्कृति परम्पराबाट हुने खाले हुने सबै खाले जुन जुन जातीय छुवाछुत भेदभाव विभिन्न महिलामाथि हुने विभिन्न हिंसाहरू लगायत यस्ता चाहिँ परम्परागत कुरालाई बोकेर हिँड्ने हो भने त नयाँ पुस्ता पनि तपाईँको परिवर्तन भयो या त्यसलाई पनि नयाँ पुस्ता भन्न त मिल्दैन त नयाँ पुस्ता के आधारले भन्नु नयाँ पुस्ता भनेको त स्वाभाविक रूपमा उसले गर्ने नयाँ काम हो उसले गर्ने नयाँ उसले सोच्ने नयाँ कुरा हो उसले गर्ने भोलिको चाहिँ उसले निर्माण गर्ने आधार हो नि नयाँ पुस्ता त्यो नयाँ पुस्ताले चाहिँ के हो भने जातीय छुवाछुत र भेदभावलाई पनि अन्त्य गर्दै अरू खाले परिवर्तनलाई पनि अगाडि बढायो भने चाहिँ स्वाभाविक रूपमा हामीले भने जस्तो समाज हुन सक्ला र स्वाभाविक रूपले नयाँ पुस्ता भने जस्तो हुन सक्ला तर नयाँ पुस्ता पनि त्यही जातीय छुवाछुतै परम्पराको कुरालाई बोकेर हिँड्ने तर राजनीतिक परिवर्तन खोज्ने भौतिक परिवर्तन खोज्ने विकासको परिवर्तन खोज्ने गरेर हुँदैन र यो नेपालको परम्परागत रूपदेखि चल्दै आएको सामाजिक संरचनालाई पनि भत्काउन जरुरी छ तपाईँको क्रमभङ्गता हुन जरुरी छ होइन त्यो प्रकारले मलाई चाहिँ धेरै बहुसङ्ख्यक युवाहरूले यसलाई चाहिँ यो यो जातीय छुवाछुत भेदभावलाई अन्त्य गर्न लाग्नुपर्छ र उनीहरूले चाह्यो साँच्चै हृदयदेखि चाह्यो भने सक्छ त्यहाँनिर कुनै जाति हुन्न त्यहाँनिर कुनै वर्ग हुन्न त्यहाँनिर कुनै किसिमको के अरे पर्खाल हुँदैन किनकि नयाँ पुस्ताका हुन् र नयाँ हुन् र नयाँ सोच साथ बढ्छन् हजुर हस् यो महत्वपूर्ण समय र विचार दिनुभयो धन्यवाद यहाँलाई हस् धन्यवाद धन्यवाद जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मासँग हामीले कुरा गर्यौं जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ अब तपाईँको पालो शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ र यो सामाजिक विषयमा तपाईँको विचार बुझ्नेछौ अनि अरू श्रृंखलाहरूमा जस्तै तपाईँको मुक्तक सुन्ने र जवाब फर्काउने त्यो सिलसिला भने आज पनि रहनेछ तपाईँले भन्नुपर्ने मुक्तक सामाजिक विषयमा नै हुनुपर्छ भन्ने चाहिँ होइन यसभन्दा अघिल्ला श्रृंखलाहरूमा जस्तै प्रेमसँग सम्बन्धित जिन्दगीसँग सम्बन्धित तपाईँले भन्न सक्नुहुन्छ शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर आउनुहोला कोही आइसक्नु भएको छ हजुर नमस्कार हजुर नमस्कार दाई नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म दाङदेखि आशिष बिएम कल्पवृक्ष कल्पवृक्ष अलि लामो नाम भन्नुभयो है आशिषजी हजुर अनि के छ दाङतिरको अहिलेको वातावरण गर्मी कतिको बढिरहेछ रमाइलो छ दाई भनौँ उसो भए आजदेखि हामीले हरेक महिनाको अन्तिम श्रृंखलामा उठाउने जुन सामाजिक विषय भन्यौं त्यो विषयमा पनि तपाईँको विचार बुझ्छु म आजको यो महिनामा हामीले उठाएको विषय जाति भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ युवाको भूमिका प्रगति र परिवर्तनशील हुनुपर्छ जस्तो लाग्छ किनभने देश विकासमा युवाहरूको योगदान अग्रणी रहन्छ अनि युवाहरूले सकारात्मक कार्यलाई प्रगति गर्दै लैजाने र नकारात्मक कार्यलाई परिवर्तन गर्दै लैजानुपर्छ जस्तो लाग्छ हुन्छ तपाईँको मुक्त सुरु गर्नुहोस् अब हजुर बाफ बनी उडी जाने सिधो जिन्दगी बाफ बनी उडी जाने सिधो जिन्दगी जन्मेपछि मर्नुपर्ने रिदो जिन्दगी समयसँगै अविरल बगिरहँदा समयसँगै अविरल हिँडिरहँदा कहिले त कहिले जितो जिन्दगी बाफ बनी जाने सितो जिन्दगी जन्मेपछि मर्नुपर्ने रितो जिन्दगी हस् खै के हो जिन्दगी परिभाषा कस्तो हुन्छ खै के हो जिन्दगी परिभाषा कस्तो हुन्छ गुमाउनु भन्दा पनि किन आशा कस्तो हुन्छ खै के हो जिन्दगी परिभाषा कस्तो हुन्छ गुमाउँदा गुमाउँदै आशा कस्तो हुन्छ सकुनीको कुरा गर्छौ महाभारतका कुरा गर्छौ जिन्दगीले खेल्ने त्यो पासा कस्तो हुन्छ खै के हो जिन्दगी परिभाषा कस्तो हुन्छ दाङबाट आउनु भएको थियो गइसक्नुभयो शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ जाति भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका चाहिँ कस्तो हुनुपर्छ यो विषयमा तपाईँको विचार लिन खोजिरहेका छौं कोही अर्का मित्र हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हजुर नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म पवित्र पवित्रजी अस्ति धादिङ आउँदा तपाईँसँग भेट भएको थियो हो एकदमै ल खुसी लाग्यो अहिले चाहिँ तपाईँसँग कुरा गर्न पाएँ सम्भवले फोन पनि लागेछ पवित्रजी तपाईँलाई मेरो प्रश्नै म अगाडि सारिहाल्छु जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ युवाहरूको भूमिका चाहिँ सबै देशको युवाहरू चाहिँ एकजुट हुनुपर्छ जस्तो लाग्छ मलाई अनुसार कार्य अगाडि बढाउनु पर्छ एकजुट भएर है अब तपाईँको मुक्तक सुरु गर्नुहोस् स्वीकारोक्ति छ भने जिन्दगी नै ढल्न दिनुहोस् जति चल्छन् हल्लाहरू चल्न दिनुहोस् स्वीकारोक्ति छ भने जिन्दगी नै ढल्न दिनुहोस् एक दिन सबैको दिन आउँछ भन्छन् एक दिन सबैको दिन आउँछ भन्छन् आज के भयो त समयलाई छल्न दिनुहोस् जति चल्छन् हल्लाहरू चल्न दिनुहोस् स्वीकारोक्ति छ भने जिन्दगी नै ढल्न दिनुहोस् नमस्कार छुट्टिन्छौँ दार्जीलिङबाट पवित्र नेउपाने आउनुभएको थियो जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ यो विषयमा तपाईँको विचार बुझ्न खोजिरहेका छौं र यतिखेर म अघि मैले जयरन मिडिया सेन्टरले तयार गरेको टेली चलचित्र दलन भनेको थिएँ यही दलन लेख्ने एकजना साहित्यकार नेपाली दलित आन्दोलनका अग्रणी व्यक्तित्व पनि भन्छु म आहुति विश्वभक्त दुलाल आहुति उहाँले लेख्नु भएको एउटा कविता म यहाँनिर अगाडि सार्छु यो जाति भेदभाव तथा छुवाछुतसँग सम्बन्धित कविता छ अफ्रिका शीर्षकको यो कविता मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अन्जुलीमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुग्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुदाउने आँट गर पुजारी म बीसौं शताब्दीको अछुत हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ म न्याय चाहन्छु म मुक्ति चाहन्छु तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानी माथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुदाउने आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्रोमा पोल र धर्म धान्ने आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामै हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ तिम्रो बस्तीको सफा भुइँलाई सुँघ बस्तीका हर चोकटामा मेरो रगतको गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे कि मेरा रक्त नलीमा पानी भर कि आफ्नो दिमागको फोहोर सफा गर म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ तिम्रो मनका मनोरञ्जित ग्रन्थीलाई च्यात त्यहाँ मेरो संगीतका मधुर सरसराहट सुनिन्छ आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे कि मलाई जनावरसँग बाध र घाँस खुवाउने आँट गर कि तिमी आफूलाई जनावर भन्दा फरक पार्ने साहस गर म सारङ्गी रेट्ने मादल ठोक्ने गाइने हुँ बादी हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ माटोमा धसुएको मेरो जीवनलाई छाम त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ आँखा जुधाउने आँट गर अघाएको मान्छे कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म म कहाँ छैन म सर्वत्र छु मलाई तिमी कसरी अछुत बनाउन सक्छौ छुत मान्छे कि इतिहासको कटघरामा उभिने आँट गर कि आफूलाई बदल्ने साहस गर आँखा जुधाउने आँट गर पुजारी म बीसौं शताब्दीको अछुत हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ म अपमानित इतिहासको हिसाब चाहन्छु म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु साहित्यकार आहुतिको कविता मैले अघि सारे यतिखेर फोन सम्पर्कमा कोही हुनुहुन्छ हजुर नमस्कार हेलो जिल्ला पर्यो सभा तामा फोक गाउँ जिल्ला पर्यो सभा तामा फोक गाउँ थर मेरो भण्डारी हो विष्णु प्रसाद नाउँ अब यो सानो कालीन अभिवादन म यो चाहिँ हजुर नमस्कार यो रातमा टाढाबाट आउनुभयो तपाईँ यो रातमा टाढाबाट आउनुभयो तपाईँ बहकिन भनी यति दुःख पाउनुभयो तपाईँ सन्चै हुनुहुन्छ नि है मात्रै दिन मेरो मेरो त छ ठिक छ मैले बुझेँ त्यो बुझेँ छोटो भन्नुभयो त्यसैले प्रश्न अगाडि सार्छु म जाँथै भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ मेरो चाहिँ अलिकति मेरो फरक सोचाइ राख्छु तपाईँसँग अलिकति जबसम्म राष्ट्रले यो दलित र गैर दलित भन्ने जबसम्म विचार यो हटाउँदैन तबसम्म युवाले मात्रै पनि केही गर्न सक्दैनन् तपाईँले अघि भने जस्तै युवाहरूले अब त्यो धारामा कोही चेलीबेटी माथि गरेको दुर्व्यवहार टुलुटुलु हेरेर बस्नु हुँदैन अब कुनै एकजना दाई मूर्ति बनाउने दाई मन्दिरमा पस्दाखेरि उहाँ खुटिनु हुँदैन त्यसमा त्यो टुलुटुलु हेरेर बस्नु हुँदैन युवाहरूले त्यति गर्दाखेरि नै युवाहरूको भूमिका पुरा हुन्छ आफूबाट शुरू गरौँ है त्यसपछि घर हुँदै गाउँ सहर सुरु गरौँ मुक्त सुरु गर्छु हुन्छ सुरु गर्नुहोस् पारी क्षितिजमा काला बादलका धब्बाहरू तलमाथि गर्दै थिए पारी क्षितिजमा काला बादलका धब्बाहरू तलमाथि गर्दै थिए डाङडाङ डुङडुङ गर्दै गोली र बारुदहरू झर्दै थिए पहाडी क्षितिजमा काला बादलका धब्बाहरू तलमाथि गर्दै थिए डाङडाङ डुङडुङ गर्दै गोली र बारुदहरू झर्दै थिए मानव रूपी दानवहरूद्वारा दिन दुखीहरू चुसिँदै विलाप गर्दै थिए दिन दुखीहरू चुसिँदै विलाप गर्दै थिए सबै जनताहरूको रक्षकौं भन्नेहरू तिनकै अस्मितामा खेलवाड गर्दै थिए पारी क्षितिजमा काला बालका धब्बाहरू तलमाथि गर्दै थिए डाङडाङ डुङडुङ गर्दै गोली र बारुदहरू झर्दै थिए हो त्यसै गरी बादलहरू मडारिन्छन् हो त्यसै गरी बादलहरू मडारिन्छन् लुकेर बसेका तरबारहरू धारिन्छन् हो त्यसै गरी बादलहरू मडारिन्छन् लुकेर बसेका तरबारहरू धारिन्छन् जब क्रान्ति हुन्छ अनि परिवर्तन छ जब क्रान्ति हुन्छ अनि परिवर्तन आउँछ जो छ यथास्थिति उसै गरी बढारिन्छन् हो त्यसै गरी बादलहरू मडारिन्छन् हो त्यसै गरी बादलहरू मडारिन्छन् नमस्कार छुट्टिन्छौँ धन्यवाद जाति भेदभावका लागि छुवाछुत जाति भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ यो विषयमा तपाईँको विचार बुझ्न खोजिरहेका छौं र तपाईँको मुक्तक पनि सुनिरहेका छौं र आजको श्रृंखलामा मैले प्राप्त गरेको एक सय त्रियासीवटा मुक्तकहरू मध्येबाट छवटा मुक्तकहरूलाई साताको उत्कृष्ट भनेर लिएर आएको छु म जस अनुरूप दुईवटा यतिखेर अघि सार्छु निर्मला थापा सिक्रेती नुवाकोटका हुनुहुन्छ हाल काठमाण्डुमा उहाँको यो मुक्तक पठाएर याद बार बार उसैले बिगा बिगार्ने भो मेरो घरबार उसैले पठाएर याद बार बार उसैले बिगार्ने भो मेरो घरबार उसैले म आफ्नै सुरले झुपडी सजाउँदा बनाउँदैछु भन्छ दरबार उसैले पठाएर याद बार बार उसैले अर्को छ प्रदीप सापकोटाजीको कसरी देऊ ठेगाना घरै छैन पिरतीको बसिहाल दिलमा झट्ट भरै छैन पिरतीको नाम सोध्यौ थर सोध्यौ अनि भन्यौ जात मिलेन याद राख एउटा कुरा थरै छैन पिरतीको कसरी देऊ ठेगाना घरै छैन पिरतीको र अर्को एउटा पनि पढ्छु र तीनटा अरू बाँकी तीनटा पछिल्लो सार्छु कि लास मागेपछि कि सास मागेपछि कमल बहादुर कठायत वीरेन्द्रनगर सुर्खेतका हुनुहुन्छ कि लास मागेपछि कि सास मागेपछि मृतकले पनि अवकाश मागेपछि के दिन्छ ए नालायक सरकार आफ्नै सन्तानले विश्वास मागेपछि कि लास मागेपछि कि सास मागेपछि मृतकले पनि अवकाश मागेपछि कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म किर्तिपुरबाट अग्नि ए अग्निजी सन्चै हुनुहुन्छ अनि तपाईँलाई मेरो प्रश्न जाति भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ युवाको भूमिका अघि अघिल्लो मित्रले भनिसक्नुभयो पहिला आफूबाटै परिवर्तन हुनुपर्छ भन्ने कुरा त्यही कुरा नै छ अब आफ्नो आफू आफूले आफूलाई परिवर्तन गर्दै समाजमा भएका कुरीतिहरू हटाउन जान सकियो भने युवाको भूमिका मात्रै होइन अन्य युवा युवतीहरू समाजको नै आफ्नो समाजले नै समाज समाजलाई परिवर्तन गर्नुपर्छ र युवाको भूमिका आफूले आफैलाई परिवर्तन गर्ने समाजलाई अगाडि बढाउने युवाको भूमिका हुन्छ पक्कै पनि अलि अन्तमा छौँ त्यसैले तपाईँको मुक्त सुन्छौँ है ल हजुर हुन्छ सुरु गर्नुहोस् आँखा जुद्या जुदै भयो हटाउन गाह्रो भयो पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भयो दिन त बित्यो मैसँग रात अर्कैलाई दियो पिएर जवानी मेरो मात अर्कैलाई दियो पिएर जवानी मेरो मात अर्कैलाई दियो धन्यवाद यस्तो लाग्यो मलाई नि अचम्म भएछ यस्तो लाग्यो मलाई नि अचम्म भएछ जो थियो मनभित्र उटाडा गएछ यस्तो लाग्यो मलाई नि अचम्म भएछ जो थियो मनभित्र उटाडा गएछ जाँदा जाँदै केही यादहरू बाँकी होलान् जाँदा जाँदै केही यादहरू बाँकी होलान् त्यसैले त उही मान्छे मनमै रहेछ यस्तो लाग्यो मलाई पनि अचम्मै भएछ जो थियो मनभित्र उटाडा गएछ हस् नमस्कार छुटिन्छ नमस्कार नमस्कार अग्नि भोषालजी आउनु भएको थियो र अब चाहिँ फोन लिन भ्याउँदैनौ है केही मुक्तकहरू पनि पढ्नु छ त्यसैले साताको उत्कृष्ट हुन सफल मुक्तकहरूबाट अरू बाँकी मुक्तकहरू म यतिखेर अगाडि सार्छु तीनवटा हरफल साथ दियौ सम्झिने र सम्झिने बनायो विजय चौधरीको मुक्तक हो यो हरपल साथ दियौ र सम्झिने बनायो छोड्यौ अनि हरेक रात पिउने बनायो म भुल्न सक्दिन तिमीलाई चाहे भुल तिमी हाँस्न सिकायो पछि आँसुमा जिउने बनायो हरफल साथ दियौ र सम्झिने बनायो छोड्यौ अनि हरेक रात पिउने बनायो विजय चौधरीको पबिन दाहाल साउदी अरबबाट हुनुहुन्छ उहाँको म अघि सार्छु यो मुक्तक प्रतीक्षाको लामो पल कटाएर हाँस्नुपर्ने अचम्मै छ आफ्नै दिन घटाएर हाँस्नुपर्ने प्रतीक्षाको लामो पल कटाएर हाँस्नुपर्ने अचम्मै छ आफ्नै दिन घटाएर हाँस्नुपर्ने टाढा हुँदा सम्झनाले मुटु सधैँ भरिन्छ नै पीड़ा पनि यही मुटुमै अटाएर हाँस्नुपर्ने प्रतीक्षाको लामो पल कटाएर हाँस्नुपर्ने पविन दाहाल साउदी अरबका मित्र हुनुहुन्थ्यो अन्तिम मुक्तक छ यो साता लिएको छवटा मुक्तक मध्येको अरूण पौडेल गुन्जानगर चार चितवनका हुनुहुन्छ अहिले जापानमा शत्रु त शत्रु नै हो मित्र भयानक हुन्छ बाहिर भन्दा झन भित्र भयानक हुन्छ शत्रु त शत्रु नै हो मित्र भयानक हुन्छ बाहिर भन्दा झन भित्र भयानक हुन्छ विश्वास लुटेर जब सपना बुन्छ ऊ उसले कोरेका हर चित्र भयानक हुन्छ शत्रु त शत्रु नै हो मित्र भयानक हुन्छ बाहिर भन्दा झन भित्र भयानक हुन्छ अरूण पौडेल गुञ्जानगर चार चितवन पानमा जातीय भेदभाव तथा अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने प्रश्नमा तपाईँका विचारहरू बुझ्यौं आजको श्रृंखलामा हामीले बहकिने मनको हरेक महिनाको अन्तिम श्रृंखला सामाजिक विषयमा केन्द्रित गर्ने त्यो अभियान स्वरूप पहिलो श्रृंखला हो यो र पहिलो श्रृंखलामा तपाईँले कति मनन गर्नुभयो आज हामीले उठाएको यो विषयमा कति साथीहरूले विचार पनि राख्नुभयो तपाईँ धेरैले फोन ट्राई गर्नुभयो तर तपाईँ धेरैको फोन लागेन तपाईँको महत्वपूर्ण विचार बुझ्न पाएनौ तपाईँको मुक्तक सुन्न पाएनौ फोन ट्राई गरिरहँदाखेरि पनि नला लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यति धेरै माया गर्नुभयो तपाईँले अरू श्रृङ्खलाहरूमा तपाईँसँग आवाज मिसाउन पाउने त्यो अवसर मैले पाउँ यो भन्ने कामना गरिरहन्छु र तपाईँलाई कार्यक्रम कस्तो लाग्यो आज उठाएको यो सामाजिक विषयमा बहकिने मन केन्द्रित हुँदाखेरि के लाग्यो तपाईँलाई चाहिँ यसको निरन्तरता या त्यसको सान्दर्भिकता के लागेको छ तपाईँको जस्तो लाग्यो त्यस्तै तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ सल्लाह सुझाव डब्लु dot Facebook dot com slash बहकिने मन यो पेजमा पनि तपाईँले पठाउन सक्नुहुन्छ यसै गरी कार्यक्रम बहकिने मन सामुदायिक सूचना network CIN post box number उन्नाइस तीन सय चौबिस काठमाडौँ नेपालको ठेगानामा पनि पठाउन सक्नुहुन्छ यसै गरी मेरो पर्सनल ब्लग डब्लु डट इयुटीए एउटा मान्छे dot BLOGSPOT blog spot dot com यो ब्लगमा पनि तपाईँले आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ र तपाईँलाई भन्दैछु कि गएको शनिबार धादिङको एउटा कार्यक्रममा पुगेको थिएँ धादिङको बीच बजारमा आयोजित दस दिने रेडियो उद्घोषण तालिमको समापन कार्यक्रम थियो र रेडियो बिहानीका गोपाल विश्वकर्मा भाइको निमन्त्रणा स्वीकार्दै त्यहाँ रुचाल राजन र म पुगेको थिएँ निकै खुसी लाग्यो त्यो बसाई कति धेरै साथीहरू हेर्नैका लागि भनेर आउनुभयो बहकिने मन कार्यक्रम चलाउने मान्छे कस्तो रहेछ पनि भन्नुभयो सबैले हामीले सोचेका थियौँ तपाईँ त बुढो हुनुहुन्छ होला पनि भन्दै हुनुहुन्थ्यो रेडियोकै साथीहरू पनि आउनुभयो भेट्नको लागि रेडियोकै साथीहरूसँग भेट गर्न पाइयो निकै खुसी लाग्यो अझ सुरुवातमा त रुचाल राजन र म थियौँ र त्यहाँ परिचय गराउँदा गोपाल भाइले दुईजनामा को हो महावीर विश्वकर्मा ल चिन्नुहोस् तपाईँहरूले भनिदिनु भयो एकछिन निकै रमाइलो भयो त्यहाँको माहौल पनि कसैले मलाई नै भन्नुभयो कसैले रुचाल राजनलाई भन्नुभयो त्यस्तो रह्यो गोकर्ण भाइ दिपक भाइ राजन भाइ साजन भाइ यसै गरी अर्जुनजी सबैसँग निकै निकटता रह्यो यो बसाइमा म सम्झिन चाहन्छु धादिङको त्यो बसाईलाई अब चाहिँ कार्यक्रमको अन्तमा छौं हामी त्यसैले छुट्नुपर्ने बेलामा आएका छौँ कि रेडियोहरूले कार्यक्रम बजाउन थालेको जानकारी मैले पाएको छु अघि भर्खर पनि रेडियो जनप्रिय अछामबाट जानकारी आएको थियो यसै रेडियो डोरपाटन बर्दिवास महोत्तरीबाट रेडियो दर्प दर्पणबाट पनि जानकारी आएको थियो रेडियो सिद्धबाबाबाट पनि अघिल्लो श्रृङ्खलाबाट बजाउन शुरू गरेको थियो मैले सबै रेडियोहरूको नाम लिन भने भएन ब्लगहरूको पनि नाम लिने भएन आगामी श्रृङ्खलाहरूमा जोड्नेछु जाति भेदभाव तथा छुवाछुत अन्त्यको लागि युवाको भूमिका कस्तो हुनुपर्छ तपाईँ सबैले विचार राख्नुभयो अब मेरो विचार राख्ने पालो यतिन्जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबै सबैलाई धन्यवाद अनि प्रविधिबाट मलाई यतिन्जेल निकै महत्वपूर्ण सहयोग गर्नुभयो यो बन्द कोठाभित्रको